एक संगम भनी न लगी कत चोट अब छुटो हमी मिल यहाँ दस्तुर भनी नि भुलमा यो एक संग यस्तै छौँ अब छुटौँ हामी मिल्दैन यहाँ दसको भनी प्यारो हुन्छ त्यही जहाँ साह्रो हुन्छ भाग्यले मात्र दिनदार हुन्छ प्यारो हुन्छ त्यही सहसा हुन्छ भाग्यले मात्र दिलदार मिल्छ हामी आवेशमा छौँ धेरै नजिक्न हो जुड्दैन फुटेर मन यो भने नलगी कतै चो अब छुटौँ हामी मिल्दैन यहाँ दस तुर भनी तिमी सङ्गम भने नलागी कतै छो अब छु छौ सम्हालेनौ भने हामी दुई नै गिर्छौँ बेहोस्तली हामी दुवै नै छौँ सम्हाले bisa कतै हुन्छ भने नलागी कतै छु अब छुटौ हामी मिल्दै न यहाँ तस तू